सुदूरपश्चिमको विकासका लागि राष्ट्रिय स्तरमा छलफल विकासका लागि उत्तर दक्षिण जोड्ने लोकमार्गहरूलाई विकसित र नाका व्यवस्थित गर्नुपर्नेमा जोड सुदूरपश्चिमका पाँच जिल्ला पूर्ण खोप सुनिश्चित भएका जिल्ला घोषित खोप अभियानमा देशभरिमा सबैभन्दा बढी प्रगति सुदूरपश्चिमकै कैलाली र कञ्चनपुरमा चारवटा नमूना शहर बनाउन एसियाली विकास बैंकले दस अर्ब लगानी गर्ने पाँच वर्षभित्रै सुविधा सम्पन्न शहर बनाउने गरी काम अगाडि बढाउने तयारी सुदूरपश्चिममा सर्पदंश वृद्धको औषधि एन्टिस्नेक भेनमको अभाव नरहेको क्षेत्रीय मेडिकल स्टोरको दावी रोकिराखेको बसलाई अर्को बसले ठक्कर दिँदा कञ्चनपुरमा दुईजनाको मृत्यु र कैलालीको भजनी त्रिशक्ति नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै बैतडीको डौसली र साकारमा पोल गाडेको सात वर्षपछि विद्युत विस्तारको कामले गति लियो छोरी जाऊ त बारीबाट साग टिपेर ल्याऊ आज पनि साग पकाउने जहिले पनि साग नपकाउनु न भन्या कस्तो कुरा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 म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु सुदूरपश्चिमको विकासको सवालमा आज राष्ट्रिय स्तरमा छलफल भएको छ सुदूरपश्चिम विकास आयोगको आयोजनामा सुदूरपश्चिमको मध्य तथा दीर्घकालीन योजना तथा क्षेत्रगत नीति तर्जुमा सम्बन्धी राष्ट्रिय स्तरको गोष्ठी काठमाण्डुमा सम्पन्न भएको हो गोष्ठीमा सहभागीहरूले यस क्षेत्रका उच्चस्त व्यक्तिहरूले सुदूरपश्चिमको विकासको लागि उत्तर दक्षिण जोड्ने लोकमार्गहरूको विकासको विषयमा जोड़ दिएका छन् उनीहरूले उत्तरको चीनसम्म सुदूरपश्चिमको दक्षिणी क्षेत्रमा सड़क विकास विस्तार गर्न सके सुदूरपश्चिमको विकासको ठूलो ढोका खुल्नेमा जोड़ दिएका हुन् साथै सुदूरपश्चिमका अन्य देशसँग जोडिएका नाकाहरू व्यवस्थित गर्नुपर्नेमा समेत उनीहरूले जोड़ दिएका छन् नाका व्यवस्थित नभएकै कारण विभिन्न समस्याहरू आउने गरेको उनीहरूको रहेको छ कार्यक्रममा सहभागीहरूले विशेष गरी सुदूरपश्चिममा पर्यटकीय सम्भावना प्रबल रहेकाले पर्यटकीय विकासमा ध्यान दिनुपर्नेमा पनि जोड़ दिएका थिए साथै जलविद्युत सम्भावना धेरै रहेको हुँदा जलस्रोतलाई विकासको पूर्वाधारको रूपमा प्रयोग गर्नुपर्नेमा उनीहरूले जोड़ दिएका छन् कृषिमा आधुनिकीकरण गर्न सकिए विकासमा टेवा पुग्ने कार्यक्रममा सहभागीहरूले जोड़ दिएका थिए राष्ट्रिय स्तरको उक्त छलफलमा यसै क्षेत्रका नागरिक तथा हालका रक्षा मन्त्री भीमरावल बहालवाला मन्त्री जयन्त बहादुर चन्द सुदूरपश्चिमका बीस भन्दा बढ़ी सभासदहरू पूर्व मन्त्रीहरू यस क्षेत्रका विशिष्ट व्यक्तिहरू पूर्व आईजीपी विभिन्न पेशामा संलग्न महत्वपूर्ण व्यक्तिहरूको सहभागिता रहेको थियो कार्यक्रममा सुदूर सुदूरपश्चिम विकास आयोगका उपसचिव जनकराज जोशीले सुदूरपश्चिमको विकासका सम्भावना चुनौती र आगामी कार्यदिशा बारेको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो दुईवटा परामर्शदाता संस्थाहरू एनआईडीआर र ग्रीन एराको तर्फबाट पर्यटन विज्ञ भट्टाले पनि अर्को कार्यपत्र प्रस्तुत गर्नु भएको थियो आज राष्ट्रिय स्तरमा छलफल गोष्ठी सम्पन्न गरेको आयोगले आउँदो चौविस गते अर्थात पर्सी शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी नीतिगत विषयमा छलफल गर्ने भएको छ विकास आयोगले नौवटै जिल्लाबाट पाँच वर्षे मध्यकालीन र पन्ध्र वर्षे दीर्घकालीन विकास योजनाहरू संकलन गरेको थियो सुदूरपश्चिमका पाँच जिल्ला पूर्ण खोप सुनिश्चित भएका जिल्ला घोषित गरिएको छ आज काठमाडौँमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री रामजनम चौधरीले सुदूरपश्चिमका अछाम बैतडी कञ्चनपुर डडेलधुरा बझाङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन् सँगै पाल्पा नवलपरासी तनहुँ मुस्ताङ अर्घाखाँची धनकुटा म्याग्दी गुल्मी इलाम तेह्रथोम प्युठान र दोलखालाई पनि घोषणा गरिएको छ आज गरिएको घोषणा अनुसार सबैभन्दा बढ़ी खोप अभियानमा सुदूरपश्चिमले उपलब्धि हात पारेको देखिएको छ नौ जिल्ला रहेको सुदूरपश्चिममा अब चार जिल्ला मात्रै पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेका छन् घोषणा हुन बाँकी जिल्लाहरूमा डोटी बाजुरा कैलाली र कञ्चनपुर रहेका छन् छिमेकी मध्यपश्चिममा अञ्चलको एउटा जिल्ला मात्र घोषणा भएको छ स्वास्थ्य मन्त्री रामजनम चौधरीले प्रमाणपत्र वितरणपछि नेपालले खोप कार्यक्रममा प्राप्त गरेको उपलब्धि महत्वपूर्ण भएको बताउनुभयो उहाँले महत्वपूर्ण उपलब्धिका लागि भूमिका खेल्ने स्वास्थ्य कर्मीको उचित मूल्याङ्कन गर्ने र उनीहरूलाई बाहिरी देशमा पनि उच्च तालिम र अनुभवका लागि पठाउने आश्वासन दिनुभयो खोप कोषलाई बढ़ाउने विषयमा पनि विस्तृत छलफल गरेर अगाडि बढ्ने बताउनुभयो स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डाक्टर पदम बहादुर सन्दले सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याई देशलाई खोपको अभावका कारण हुने मृत्युदर रोक्न खोप कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्नुभयो उहाँले यसमा उपलब्धि प्रविधि ज्ञान नीति रणनीति केन्द्रदेखि क्षेत्रीय स्तर तथा जिल्ला स्तरमा कम जिम्मेवारी दिई सन् दुई हजार सत्रसम्ममा देशलाई पूर्ण खोप राष्ट्र बनाई फड्को मार्नु अहिलेको प्रमुख चुनौती भएकाले त्यसमा लाग्नुपर्नेमा जोड़ दिनुभएको छ कैलाली र कञ्चनपुरका चारवटा नगरपालिकालाई नमूना शहरी क्षेत्रको रूपमा विकास गर्न एसियाली विकास बैंक एडीबीले दश अर्ब रूपियाँ लगानी गर्ने भएको छ एडीबीले कैलाली कञ्चनपुरको चारवटा नगरपालिकाको आर्थिक सामाजिक विकाससँगै वातावरणीय सुधारका लागि लगानी गर्ने भएको हो एसियाली विकास बैंक एडीबीले कैलालीको धनगढ़ी उपमहानगरपालिका अत्तरिया नगरपालिका र कञ्चनपुरको भीमदत्ता तथा झलारी पिपलाडी नगरपालिकाको विकासका लागि सहयोग गर्ने भएको छ विकाससँगै नगरको डुबानको समस्या समाधान हुने धनगढ़ी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दिजराज भट्टले जानकारी दिनु भएको छ आयोजनाको अवधि पच्चीस वर्ष हुने गरी चारवटै नगरपालिकाको विकासका लागि रकम खर्च हुने एडीबीले जनाएको छ अधिकांश काम पाँच वर्षभित्रै पूरा हुने गरी कामलाई अगाडि बढ़ाइने बताइएको छ परियोजनाले काम शुरू गर्नका लागि सन् दुई हजार पन्ध्र डिसेम्बरभित्रै चारवटै नगरपालिकाको समग्र अध्ययन गरी डिजाइनको कार्य पूरा गरिसके भएको छ भने सन् दुई हजार सत्र अगस्तबाट काम शुरू हुने भएको छ परियोजनाले चारवटा नगरपालिकालाई व्यवस्थित गर्नुका साथै सुविधा सम्पन्न र वातावरण मैत्री शहरका रूपमा विकास गर्ने उपमहानगरपालिका का इन्जिनियर भट्टले बताउनु भएको छ नगरपालिकालाई सुविधा सम्पन्न शहर बनाउने उद्देश्यका साथ एटीबीले सुदूरपश्चिम क्षेत्रीय शहरी विकास परियोजना मार्फत लगानी गर्न लागेको हो सुदूरपश्चिममा सर्पले टोकेमा लगाउने औषधि एन्टिस्नोक भेनमको अभाव नरहेको क्षेत्रीय मेडिकल स्टोरले जनाएको छ सुदूरपश्चिमका नौवटै जिल्लामा औषधि आपूर्ति गर्दै आएको स्टोरले यस वर्ष एन्टिस्नोक भेनमको अभाव नरहेको जनाएको हो अस्पताल तथा उपचार केन्द्रमा माग अनुसारको औषधि पठाएर पन्ध्र सय भाइल औषधि क्षेत्रीय स्टोर स्टक रहेको कोल्ड चेन निरीक्षक पदम विष्टले बताउनु भएको छ उहाँले सबै जिल्ला अस्पतालमा औषधि पठाएको भन्दै पहाड़ी जिल्लाहरूका लागि खासै बढ़ी माग नआएको बताउनुभयो असार साउन भदौ महिनामा सर्पदंशका बिरामी तराईका जिल्लामा बढ़ी आउने गरेका छन् अहिले कैलालीको पाँच स्थानमा सर्पदंशका बिरामीको उपचार हुने गरेको छ कैलालीको सेती अञ्चल अस्पताल मालाखेती र टिकापुर अस्पताल नेपाली सेनाको मसुरिया स्थित सर्पदंश उपचार केन्द्र तथा तेघरी ब्यारेकमा उपचार सेवा दिइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ यस्तै उता कञ्चनपुरमा नेपाली सेनाको अर्जुनी ब्यारेक र महाकाली अञ्चल अस्पतालले उपचार सेवा दिँदै आइरहेका छन् यसैबीच कैलालीमा सर्पदंशका बिरामीको संख्यामा वृद्धि भएको छ सेती अञ्चल अस्पतालमा वैशाखदेखि असार दश गतिसम्ममा सर्पदंशका बासठी जनाले उपचार गरेका छन् भने पाँचजनाको मृत्यु भएको छ त्यसमध्ये सातजनालाई अन्यत्रै रेफर गरिएको सेती अञ्चल अस्पतालका इमर्जेन्सी इन्चार्ज कृष्ण बहादुर बोहराले जानकारी दिनुभयो उहाँले वैशाखदेखि असार दश गतेसम्म उपचारका लागि आएका सडसठी जना मध्ये पाँचजनाको मृत्यु भएको बताउनुभयो अस्पतालमा धनगढ़ीमा सर्पले टोकेपछि प्रयोग गर्ने एन्टी स्नेक भेनम एएसभी पर्याप्त मात्रामा रहेको जानकारी दिँदै बोहराले आवश्यक परेको खण्डमा क्षेत्रीय मेडिकल स्टोर धनगढ़ीबाट थप औषधि ल्याउन सकिने बताउनु भएको छ उहाँले कैलाली जिल्लामा सेती अञ्चल अस्पताल बाहेक टीकापुर अस्पताल र नेपाली सेनाको मसुरिया स्थित श्रीनगर दुई राष्ट्रिय विकास गणबाट उपचार लिन सकिने बताउनु भएको छ सर्पदंशबाट बस्नका लागि राति ढोल काम गर्ने हिँड्नै परे जुत्ता लगाउने टर्च लाइट लिएर हिँड्ने गरे सर्पको टुकाइबाट बस्न सकिने इमर्जेन्सी इन्चार्ज बोहराले बताउनु भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुरको दैजी झलारी सड़क खण्डमा बसको ठक्करबाट दुईजनाको ज्यान गएको छ आज बिहान दैजी झलारी सड़क खण्डको अर्जुनी ब्यारेक नजिकै महाकाली यातायातको बसले सड़कमा रोकेर राखिएको बसलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो महेन्द्रनगरबाट डडेलधुराको जोगबुडाका लागि छुटेको महाकाली यातायातको ना पाँच घ एक चार एक पाँच नम्बरको बसले बिग्रिएर सड़क छेउमा राखिएको सुदूरपश्चिम यातायातको ना चार ख चार शून्य शून्य तीन पाँच नम्बरको बसलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै ज्यान गएको प्रहरले जनाएको छ दुर्घटनामा परि चारजना घाइते भएका छन् दुर्घटनामा परि ना चार ख चार जिरो तीन पाँचका गाड़ी धनी कैलालीको उत्तरिया नगरपालिकाका नगरपालिका तेह्रका देवदत्त रोसेरा र गाड़ी मर्मत गरिरहेका कृष्णपुर नगरपालिका एक दोमिल्लाका मदनराज पन्तको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभएको छ प्रहरीले ठक्कर दिने गाड़ीलाई नियन्त्रणमा लिएको छ बसका चालक फरार रहेको प्रहरी प्रवक्ता खनालले जानकारी दिनुभएको छ दार्चुलामा अहिले पैंतिस जनाको हारारीमा एचआईभी संक्रमितहरू रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ नयाँ संक्रमित पत्ता लागेसँगै संक्रमितहरूको संख्या समेत थप भएको जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले जानकारी दिनुभएको छ अधिकांश संक्रमितहरूमध्ये रोजगारीका लागि विदेशमा गएका तथा तिनका परिवार रहेको पाइएको छ संक्रमित सोह्रजना रहेकोमा चालु आर्थिक वर्षमा दुईजनाको मृत्यु भइसकेको तथा चौध जनाले एसआईबी संक्रमितहरूले नियमित औषधि सेवन गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ जसमध्ये दुईजना बालबालिका समेत रहेका छन् एसआईबी पोजिटिभ पाइएकाहरूमध्ये सीडी फोर काउन्ट पाँच सय भन्दा कम भएकाहरूलाई एआरटी दिने गरेको जनस्वास्थ्य अधिकृत जोशीको भनाइ छ तर जिल्लामा सिडी फोर काउन्ट मेसिन नहुँदा संक्रमितहरूले छिमेकी जिल्ला बैतडी धाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो तर बैतडी पठाएका संक्रमितहरूले सो सेवा बैतडीमा नपाएपछि धनगढ़ी जानु परेको गुनासो गरेका छन् रेठा चौपता गाविसको वडा नम्बर तीनमा असार सोह्र गते गएको पहिरोका कारण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 पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं सुदूरपश्चिमको विकासका लागि राष्ट्रिय स्तरमा छलफल विकासका लागि उत्तर दक्षिण जोड्ने लोकमार्गहरूलाई विकसित र नाका व्यवस्थित गर्नुपर्नेमा जोड सुदूरपश्चिमका पाँच जिल्ला पूर्ण खोप सुनिश्चितता भएका जिल्ला घोषित खोप अभियानमा देशभरिमा सबैभन्दा बढ़ी प्रगति सुदूरपश्चिमकै लगायतका समाचार अब बाँकी प्रसंग कैलालीको भजनी त्रिशक्ति नगरपालिका भ्रष्टाचारको अखड़ा बन्दै गएको छ केही दिन अघि धराजमा अनियमितता गरेको समाचार बाहिर आएको महिना दिन नबित्दै भ्याकु लोडर खरिदको लागि आह्वान गरेको टेण्डरमा कर्मचारीको मिलोमतोमा व्यापक भ्रष्टाचार भएको खुलेको छ नगरपालिकाको आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा भ्याकु लोडर खरिदका लागि स्वीकृत भएको एकचालिस लाख साठी हजारको रकममा परेको तीनवटा टेण्डरमा सबैभन्दा बढ़ी रकम हाल्नेलाई टेण्डर स्वीकृत गरिएको छ काठमाडौँको आईएमई अटोमोटिभ्स प्रणालीले एकचालिस लाख एकतीस हजार रूपियाँ राखेर हालेको टेण्डरलाई भजनी त्रिशक्ति नगरपालिकाले स्वीकृत गरेको छ जबकि सबैभन्दा कम रकममा टेण्डर हाल्नेलाई ठेक्का दिनुपर्ने प्रावधान रहेको हुन्छ बुटवलको जीएस ट्रेडर्स एण्ड सप्लायर्सले सोही शीर्षकमा चौतिस लाख सैतिस हजार सात सय सतहत्तर रूपियाँ टेण्डर हालेको थियो भने ललितपुरको फोर्स कन्ट्रक्सन एलसीसीले छत्तीस लाख पाँच हजार रूपियाँमा टेण्डर हालेको थियो भजनी त्रिशक्ति नगरपालिकाको चार सदस्यीय खरिद समितिको सिफारिशमा सबैभन्दा बढ़ी रकम हाल्नेलाई भ्याकु लोडर खरिद गर्न स्वीकृति दिइएको हो खरिद समितिको संयोजकमा कार्यकारी अधिकृत धर्मानन्द भट्ट आमन्त्रित सदस्यमा मेकानिकल इन्जिनियर खेमराज चोटोत लेखा अधिकृत सुनिल ठाकुर र नायब सुब्बा विष्णु नेवानी रहेका छन् भजनी त्रिशक्ति नगरपालिकाका कार्यकारी अधिकृत एवं खरिद समितिका संयोजक धर्मानन्द भट्टले मेकानिकल इन्जिनियरले दिएको सुझावको आधारमा सबैभन्दा बढ़ी रकम हाल्नेलाई दिइएको बताएका छन् उनले टेक्निकल पार्ट इन्जिनियरले नै हेर्ने हुँदा हामीले केही गर्न नसक्ने बताउँदै मेकानिकल इन्जिनियरले दिएको सुझावको आधारमा काठमाण्डुको आईएमई अटोमेटिभ्स प्रणालीलाई खरिदका लागि अनुमति दिएको बताएका छन् भदनी त्रिशक्ति नगरपालिका र लम्कीचुहा नगरपालिकाको लेखा हेरिरहेका लेखा अधिकृत एवं खरिद समितिका सदस्य सुनिल ठाकुरले पनि इन्जिनियरले दिएको सुझावको आधारमा सबैभन्दा बढ़ी रकम कबोल गर्नेलाई ठेक्का दिएको स्वीकार गरेका छन् उनले कम रकम कबोल गर्नेलाई खरिद अनुमति दिनुपर्नेमा बडीलाई दिएको प्रति मेकानिकल इन्जिनियरलाई सम्पर्क गर्दा प्रष्ट हुने बताएका छन् तर मेकानिकल इन्जिनियर खेमराज चटौतलाई पटक पटक सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ भएकाले सम्पर्क हुन सकेको छैन यस्तै भजनी त्रिशक्ति नगरपालिकाले वैशाख महिनामा स्वास्थ्य स्वयंसेविकाहरूका लागि खरिद गरेको अडसठी थान दराज पनि अल्पत्र अवस्थामा रहेको छ दुई हजार पाँच सय मूल्य पर्ने दराजलाई चार हजार सात सय रूपियाँमा खरिद गरेको देखाएपछि स्वास्थ्य स्वयंसेविकाहरूले उक्त दराज बुझ्न नमानेका हुन् बैतडीको कैलपाल गाविसमा पर्ने डैसिली र पाटन नगरपालिकाको सकार गाउँमा पुल गाडेको सात वर्षपछि विद्युतको काम फेरि सुचारू भएको छ स्थानीयको विवाद भनी रोकिएको काम ठेकेदारको लापरवाही र विद्युत प्राधिकरण बैतडीको व्यवस्थाका कारण विद्युतको तार तान्ने काम अहिलेसम्म सुचारू हुन सकेको थिएन विद्युत प्राधिकरण बैतडीसँग सम्झौता गरेको करिब नौ महिनापछि काम शुरू हुन लागेको हो भारतको अघोषित नाकाबन्दीले विद्युतका सामग्री ठेकेदारलाई उपलब्ध गराउन नसकिएकाले काम ढिलो शुरू हुन लागेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले जनाएको छ विद्युत नहुँदा त्यस क्षेत्रका बासिन्दाले कुटानी पिसानीको लागि पाँच घण्टा टाढा हिँडेर जानुपर्ने भएकाले निकै शास्ति खेप्नु परेको छ भने कैलाश निम्न माध्यमिक विद्यालयका कम्प्युटर कक्षा समेत सञ्चालन गर्न नसकेको शिक्षक गगन भण्डारले जानकारी दिनुभएको छ प्रत्येक वर्ष विद्युतको काम सुचारू गर्ने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले बजेट विनियोजित गर्ने भए पनि ठेकेदारले स्थानीय नेताहरूसँग छलफल गरेर काम भएको देखाउने स्थानीयले बताएका छन् यो वर्षमा आफूहरूको घरमा विद्युत नपुगेकोमा पोल्ने फालिदिने स्थानीयले विद्युत प्राधिकरणलाई चेतावनी दिँदै आएको स्थानीय ललित बोहराले बताएका छन् असीग्राम गाविसले आज सार्वजनिक सुनवाई सम्पन्न गरेको छ आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरको तेस्रो चौमासिकमा भए गरेका सम्पूर्ण क्रियाकलापहरूको बारेमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरेको कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो सार्वजनिक सुनवाई कार्यक्रममा असीग्राम गाविसका गाविस सचिव भक्तसिंह कुवर प्रमुख वक्ता रहनु भएको थियो स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सहजीकरणमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा गाविस सचिव कुवरले ग्राम गाविसमा युक्त र जवाबदेहिताका लागि गाविसले अझै पारदर्शिताका औजारहरूलाई कार्यान्वयनमा जोड़ दिने बताउनु भएको छ सार्वजनिक सुनवाई कार्यक्रममा गाविसमा लक्षित वर्गको बजेटलाई व्यवस्थित बनाउने सामाजिक सुरक्षा भत्ताको कार्यक्रम अझै पारदर्शी बनाउने लगायतका विषयमा सरकारवालाहरूले प्रतिबद्धता जनाएका छन् कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि वडा नागरिक मञ्चका संयोजक नागरिक सचेतना केन्द्रका प्रतिनिधि स्थानीय समाजसेवी तथा सर्वसाधारणहरूको उल्लेख उल्लेखनीय सहभागिता रहेको थियो दार्चुलाको भोरी गाउँ गाविस वडा नम्बर चार आठका बाल क्लबहरू गाउँमा मद्यपान तथा धुम्रपान नियन्त्रण अभियानमा जुटेका छन् गाउँमा मदिराका कारण अशान्ति हुने गरेको भन्दै बाल क्लबहरू नियन्त्रण अभियानमा जुटेका हुन् बोरी गाउँ वडा नम्बर चारको चेतनशील बाल क्लब र वडा नम्बर आठको लटीनाथ बाल क्लबले गाउँभरि अभियान सञ्चालन गरेको बाल क्लबका अध्यक्ष नरेश जोशीले बताउनुभयो गाउँमा खुला रूपमा धुम्रपान गर्नेहरूलाई पहिलो पटक नाम लेख्ने तथा दोस्रो पटक सार्वजनिक स्थानमा भेटिएमा एक सय रूपियाँका दरले जरिवाना गरिने अभियान थालिएको जोशीले बताउनुभयो यस्तै गाउँमा मदिरा सेवन गर्नेलाई एक हजार पाँच सय तथा बिक्री वितरण गर्नेलाई एक हजार रूपियाँका दरले जरिवाना शुरू गरिएको स्थानीय अमरसिंह धामीले जनाउनु भएको छ बैतडीमा तीन महिनापछि सहायक प्रमुख जिल्ला अधिकारीको एउटा दरबन्दी पूर्ति भएको छ सहायक प्रमुख जिल्ला अधिकारीको दुईवटा दरबन्दी मध्ये एउटा पदपूर्ति भएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभएको छ दीपक कुमार आचार्य सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा हाजिर हुनुभएको उहाँले बताउनु भएको छ सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले आजदेखि कार्यालयमा काम शुरू गरेको प्रमुख जिल्ला अधिकारी चौधरीले जानकारी दिनुभएको छ एकजना सहायक प्रमुख जिल्ला अधिकारीको दरबन्दी भने अझै पनि रिक्त रहेको उहाँले बताउनु भएको छ जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी आएसँगै सेवाग्राहीलाई पनि सजिलो हुने भएको छ एक्लै प्रमुख जिल्ला अधिकारी हुँदा नागरिकता वितरण लगायतका कामहरू समस्या रहेकोमा अब त्यसो नहुने बताइएको छ कैलालीको अत्तरीय नगरपालिकाबाट सञ्चालन गरिएका योजनाहरू राजनीतिक दल पहुँचवालाको आधारमा सञ्चालनमा आएको अत्तरीय नगरवासीले बताएका छन् अत्तरी नगरपालिकाले आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा सञ्चालन गरेका योजनाहरूको सार्वजनिक सुनवाई कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् सहभागी स्थानीयले योजनाहरू राजनीतिक पहुँचका आधारमा छनौट गर्ने नगरवासीको चाहना विपरीतका ठाउँमा योजना लैजाने मापदण्ड विपरीतका घर संरचना बाटोघाटोलाई पास गरिदिन नगरपालिकाको कदमले नगरेको विकास नहुने पदमराज ओझाले बताउनु भएको छ अत्तरी नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने हो भने नगरपालिकाको गुरु योजना बनाएर काम थालनी गर्नुपर्नेमा लोटस आई बोर्डिङ स्कूलका प्रिन्सिपल डम्बर पालले बताउनु भएको छ उहाँले गुरु योजना नबनाई नगरपालिकाले काम गर्ने बालुवामा पानी जस्तै हुने बताउनु भएको छ जेसिस का अध्यक्ष तेज खड्काले नगरपालिकामा भएको यति लामो समय बितिसक्दा पनि विकास निर्माणमा गति लिन नसकेको बताउनु भएको छ उहाँले अहिलेसम्म नगरपालिकाले छनौट गरेको योजनाहरू जनताको आँखामा छारो हाल्ने काम मात्र भएको आरोप लगाउनुभयो नगरपालिकाले बिना योजना बजेट विनियोजन गरेर काम गर्ने हो भने सबै योजनाहरू अलपत्र हुने माओवादी केन्द्रका अत्तरीय नगर सचिव धर्मकुवरले बताउनुभयो पछिल्लो समय नगरभित्रका सड़कहरू चौडा हुनुपर्ने बताउँदै उहाँले सड़कहरू विस्तारै सुध्रिँदै गएको बताउनु भएको छ इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद बिहिबार मनाइने भएकाले सरकारले सार्वजनिक विदा दिएको छ धेरैले आज ईद भने पनि मंगलबार चन्द्रमामा नदेखिएकाले बिहिबार मात्रै ईद मनाउन लागि हो गृह मन्त्रालयले एक सूचना निकालेर ईद भोलि पर्ने भएकाले त्यस दिन सार्वजनिक विदा दिने जानकारी दिएको हो इस्लाम धर्म परम्परा अनुसार एक महिना लामो रोजपछि देखिने चन्द्रमा हेरेर ईद पर्व मनाइने गरिन्छ आज बेलुका चन्द्रमा देखिने भएकाले भोलि ईद मनाउन लागि हो चन्द्रमामा देखियो भनेर मुस्लिम समुदायले निवेदन दिएपछि गृह मन्त्रालयले सार्वजनिक विदाको घोषणा गरेको हो ईदको दिन सार्वजनिक विदा दिने पहिले तय भएको थियो तर दिन दिन एकिन भएको थिएन अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कञ्चनपुरमा भएको एउटा दुर्घटना बाहेक अन्य घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ सो सम्बन्धीको समाचार हामीले प्रस्तुत गरिसकेका छौं अब आज रातिको मौसमी पूर्वानुमान साधारणतया आज राति पनि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 बसलाई अर्को बसले ठक्कर दिँदा कञ्चनपुरमा दुईजनाको मृत्यु र कैलालीको भजनी त्रिशक्ति नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै बैतडीको ढैसिली र सकारमा पोल गाडेको सात वर्षपछि विद्युत विस्तारको कामले गति लियो समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ अवस्था समाचार बुलेटिनबाट हामी द्वय बिदा हुन्छौ नमस्कार